तपाईँको आफ्नो मान्छेसम्म पुर्याउने एउटा माध्यम हो तपाईँ पनि यो अँधेरी रातमा तपाईँको आफ्नो मान्छेलाई धेरै सम्झिँदै हुनुहुन्छ होला कतिपय त निधाउने तर्खर गर्दै हुनुहुन्छ होला तर निधाउन सक्नुहुन्न होला किनकि मलाई थाहा छ आफ्नो मान्छेको बिछोडमा आफ्नो मान्छे बिना एउटा आनन्दको निन्द्रा निधाउन पनि कति गाह्रो हुन्छ त्यो मैले पनि महसुस गरेको छु र तपाईँले पनि महसुस गर्नुभएको छ साँच्चै यो रातको अन्धकार यो सन्नाटामा तपाईँ आफ्नो मान्छेलाई धेरै सम्झँदै हुनुहुन्छ होला कसरी पुर्याउने तपाईँको आफ्नो मनको कुरा तपाईँको आफ्नो मान्छेसम्म तपाईँ सोच्दै हुनुहुन्छ होला यदि तपाईँ त्यस्तो सोच्दै हुनुहुन्छ भने चिन्ता नगर्नुहोस् किनकि तपाईँको साथमा कार्यक्रम मुटुदेखि मुटुसम्म छ र मुटुदेखि मुटुसम्म तपाईँ पनि आफ्नो मान्छेको मुटुसम्म तपाईँको मुटुको कुरा पुर्याउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आर यस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्नुहोला म पुनः एकपटक भन्न चाहन्छु मोबाइलको म्यासेज बक्समा गएर यच आर यस त्यस पछाडि एउटा खाली ठाउँ र यम यम लेखेर एउटा खाली ठाउँ छोड्नुहोस् र फेरि तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका ती एसएमएसहरूलाई म कार्यक्रम स्थान दिनेछु त्यसै गरी तपाईँ फेसबुक चलाउनुहुन्छ भने पनि W W W dot Facebook dot com slash radio server पेजमा मैले अधेरै कालो रात भनेर एउटा पोस्ट गरेको छु मुटुदेखि मुटुसम्मको त्यो पोस्टको मुनि तपाईँले कमेन्ट पनि गर्न सक्नुहुन्छ तपाईँका कमेन्टहरू म कार्यक्रममा क्रमैसँग स्थान दिनेछु र तपाईँ मसँग फ्रेन्ड लिस्टमा हुनुहुन्छ भने पनि Chandra underscore Ghalan at the rate Yahoo dot com यो फेसबुक आइडीमा तपाईँले मलाई एसएमएस पनि गर्न सक्नुहुन्छ म्यासेज गर्न सक्नुहुन्छ तपाईँका म्यासेजहरूलाई म कार्यक्रममा स्थान दिनेछु तपाईँ पनि एसएमएस गर्दै गर्नुहोला अहिलेको लागि भने यो सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि कभी जो खुद को तराशे मेरी नजर से तू जरा अरे आंखों से तेरी क्या क्या छुपा है तुझको दिखाऊं मैं जरा अरे एक कहीं सी दासता दासता कहने लगेगा हुआ बातें चुन लेना उनकी डोरी से तारीफें बुन लेना हाँ, मेरी खामोशी से बातें चुन लेना उनकी डोरी से तारीफें बुन लेना कल नहीं थी जो आज लगती हूँ जुल्फ मेरी है खाम खा तोहफा है तेरा मेरी अदा एक दिन कभी जो खुद को पुकारे मेरी जुबा से तू जरा अरे तुझ में छुपी सी जो शायरी है तुझको सुनाऊं मैं जरा अरे ये तो दिलों का वास्ता वास्ता खुल के बताया आहा सुभान्नला यो निकै नै सुन्दर साङ्गीतिक आवाज राखेँ मैले तपाईँको लागि कार्यक्रम मुठुदेखि मुठुसम्म हुनुहुन्छ यतिखेर र तपाईँका आफ्नो मान्छेको मनका कुराहरू तपाईँको लागि आउन सक्छन् कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै गर्नुहोला तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ तपाईँका मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ छोड्नुहोस् र यम यम लेखेर एउटा खाली ठाउँ छोड्नुहोस् फेरि र तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका एसएमएसहरू म तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याइदिने कोसिस गर्नेछु थाहा छैन म कति सफल हुन्छु तर मलाई लाग्छ अवश्य पनि तपाईँका मुटुबाट निस्किएका क्रन्दनहरू तपाईँको मुटुबाट निस्किएका माया कति आलापहरू प्रेमालापहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म अवश्य पनि पुग्नेछ र तपाईँका एसएमएसहरूलाई म लिन चाहन्छु यतिखेर धेरै साथीहरूको एसएमएस प्राप्त भइसकेको छ र तपाईँको एसएमएस सुरु हुन्छ यसरी uh एसएमएस पढ्ने क्रममा पहिलो एसएमएस छ नमस्कार दादा म छुक्ची डिम्पल लजालु निकिता फ्रम हाडी खोला ए जुनेली रात चाहिँदैन मलाई केवल सुनौलो बिहानी भए पुग्छ ए जुनेली रात चाहिँदैन मलाई केवल सुनौलो बिहानी भए पुग्छ आह बिहानी भए पुग्छ हाँसोको उपहार चाहिँदैन मलाई भन्नुभएको छ त्यसभन्दा पछाडि चाहिँ उहाँको पुरा एसएमएस प्राप्त भएको छैन सरी भन्न चाहन्छु साथी छुच्ची डिम्पल लजालो निकिता भन्नुभएको छ निकिताजी तपाईँको एसएमएस पुरा पढ्न पाइनँ जे होस् तपाईँको आफ्नो मान्छेले तपाईँको यो सन्देश पाइसक्नु भएको होला थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस पनि छ अह एसएमएस लेख्नु भएको छ को साथीले लेख्नुभयो म नाम खोज्दैछु धेरै साथीहरूले एसएमएस गरिसक्नु भएको छ र अर्को एसएमएस हाई दादा सन्चय हो म पूजा गोले हटियाबाट मेरो मुटुले साथ छोडेको छ दिल तोडेको छ निष्ठुरी यमले दिल तोडेको छ आई हेट यु मुटुले साथ छोडेको छ यमजे ले साथ छोडेको छ भन्नुभएको छ त्योभन्दा पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क सो मच पूजाजी तपाईँको एसएमएसको लागि लौ न पूजाजीको मुटु कसले भयो साथै तपाईँ जो हुनुभए पनि मुटु तोड्ने काम चाहिँ नगर्नुहोला <laughs> तपाईँको आफ्नो मान्छेलाई माया चाहिँ गर्नुपर्छ चाहे जतिसुकै पीडा होस् तपाईँ घराइसी समस्याबाट अथवा आर्थिक समस्याबाट जुनसुकै समस्याबाट तपाईँ किन घेरिएको नहोस् तर जतिसुकै तपाईँ पीडामा हुनुभयो भने तपाईँको आफ्नो मान्छेलाई पीडा चाहिँ नदिनुहोला तपाईँको आफ्नो मान्छेलाई हँसाउने कोसिस चाहिँ सदैव गर्नुहोला यही म तपाईँलाई आग्रह पनि गर्छु त्यसै गरी अर्को एसएमएस छ निष्ठुरी मुटु अनि साथ पनि आत्मा भयो निष्ठुरी मुटु अनि साथ पनि आत्मा भयो दिल अनि धडकन पनि आई हेट यु भयो हाइदा म पूजा गोले हटिया आज फ्रेन्ड सबिना बसन्ती राज सन्जोग युनिसा रन्जु निकिता भन्नुभएको छ त्योभन्दा पछाडि चाहिँ पुरा एसएमएस प्राप्त भएको छैन अघि पनि तपाईँको आधी मात्र आधी पूजाजी सरी है के गर्ने यो प्रविधिको समस्या यस्तै छ प्रविधिले कहिलेकाहीँ पुरै देखाउँछ कहिलेकाहीँ आधी मात्र देखाउँछ जे होस् तपाईँको सन्देश तपाईँको आफ्नो मान्छेसम्म पुगेको छ मुटु टुटेको छ जस्तो लाग्यो तपाईँको एसएमएस पढेर लाउन धेरै चिन्ता चाहिँ नलिनुहोला है पूजाजी हामीलाई पनि अलिकता नराम्रो लाग्छ जे होस् तपाईँ हाँस्नुभयो भने रेडियो सर्भर पनि हाँस्छ हामी पनि हाँस्छौँ सँगसँगै त्यसै गरी अर्को एसएमएस छ अह लेख्नुहुन्छ नमस्ते प्यारी दिसबिना विमला आहा मानव बसन्ती मौसम दाई सन्जोक, कमल र स्पेसल मनको साथी मनिषलाई लभ यु मिस यु भन्छु ल दाई भन्नुभएको छ युनिसा थिङ गोगन पानीबाट Yunisa thank you so much र खुसी पनि लाग्यो अस्तिको हप्ता तपाईँहरू अलिकता <laughs> एकअर्कासँग रिसाइरहनु भएको थियो आज चाहिँ तपाईँको चाहिँ होस् सिधै आई लभ यु भन्ने कुरा चाहिँ तपाईँको आफ्नो मनिषलाई भनिसक्नु भएको छ मनिषजी पनि सुनिरहनु भएको छ अवश्य पनि मनिषजीले पनि अहिले रिप्लाई गर्नुहुन्छ मलाई थाहा छ र युनिसाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ रविना मुक्तान माया गर्दैनौँ भने झुटो आशामा राख्छौ किन माया गर्दैनौ भने झुटो आशामा राख्छौ किन अरूलाई नै मनमा सजाएको छौ भने मलाई देखाउटी माया लाउँछौ किन मेरो मायाको अरूसँग तमासा बनाउँछौ किन भन्नुभएको छ त्योभन्दा पछाडि चाहिँ उहाँको एसएमएस पुरा छैन थ्याङ्क यू सो मच रविनाजी तपाईँको यो एसएमएसको लागि लौ न रविनाजीलाई कसले यस्तो गर्नुभयो म पनि अलिकता दुखी छु तपाईँको यो सन्देश पढेर जे होस् तपाईँको आफ्नो मान्छे तपाईँको मुटु तोडे पनि तपाईँ चिन्तामा चाहिँ नबस्नुहोला चिन्ताले मान्छेलाई चितातिर डोराउँछ अरे तपाईँको आफ्नो मान्छेले तपाईँलाई साथ छोडे त्यो छुट्टै कुरा हो तर तपाईँको जिम्मेवारी तपाईँको आमा बुवाप्रतिको कर्तव्य तपाईँ एउटा छोरी हुनुको कर्तव्य कर्तव्य एउटै दिदी बहिनी अथवा तपाईँ कसैको आफन्त हुनुको आफ्नो मान्छे हुनुको कर्तव्य छुट्टै छ रविनाजी त्यसैले दिल टुट्यो भन्दैमा हरेस चाहिँ नखानुहोला किन किनकिन दिल टुट्दाखेरि अब मैले यसो भनेर देखेर त चन्द्र तपाईँलाई के थाहा मुटु दुख्दाखेरि कति मुटु दुख्छ आफ्नो मान्छेले छोड्दाखेरि कति मुटु दुख्छ जस्तो लाग्छ होला रविनाजी तर जे होस् यो फेजबाट म पनि गुज्रिसकेको छु जे होस् मुटु धेरै दुख्छ तर पनि सान्त्वना नदिने मान्छे भयो भने र केही राहत महसुस हुन्छ यसैको प्रयास पनि हो कार्यक्रम मुटुदेखि मुटुसम्म सकेसम्म तपाईँका मुटुलाई मायालु स्पर्श गरेर तपाईँको आफ्नो मान्छेको सन्देश तपाईँसम्म पुर्याउने कोसिस गर्छौँ र तपाईँलाई हँसाउने कोसिस पनि गर्छौँ है रविनाजी थ्याङ्क सो मच त्यसै गरी अर्को एसएमएस यो रात्रिकालीनको टाइममा मिठो सम्झना साथ आफ्नो मान्छेको यादमा रहेर धेरै मिस गर्दै लासो छ है दाई स्पेसल मनिषलाई आई लभ यु भन्छु यो निशा गगनपानी हुनुहुन्छ थ्याङ्क यू सो मच निसाजी यो एसएमएसको लागि दोहोऱ्याएर एसएमएस गर्नुभएको छ त्यसै गरी अर्को एसएमएस छ मि भग भगवान् अधिकारी फ्रम हाडी खोला भन्नुभएको छ भगवान्जीले गत साता पनि हामीलाई सम्झनु भएको थियो खुसी लाग्यो भगवान्जी यो साता पनि सम्झनु भयो भगवान् अधिकारीजीले हाडी खोलाबाट यतिखेर मेरी सरिता के गर्दै होली मलाई उनको याद आइरह आइरहेको छ बट उनलाई मेरो याद आछ कि छैन आउँदैन कि आउँदैन कि भनिदिनु ल <laughs> भनिदिनु है भन्नुभएको छ त्यो पछाडि पुरा एसएमएस प्राप्त भएको छैन भगवान्जी अवश्य भने तपाईँले यति धेरै सम्झनु भएको छ तपाईँकी सरितालाई र सरिताजीले पनि सम्झिरहनु भयो होला सरिताजी रेडियो सर्भरको कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ भने लौ न तपाईँ एसएमएस गरेर सुटुक्क भनिदिनुहोस् मुटुदेखि मुटुसम्म नगर्ने भए पनि नगर्नुहोस् तर भगवान्जीलाई चाहिँ एकचोटि एसएमएस गरेर मैले तपाईँलाई सम्झिरहेको छु सुटुक्क भनिदिनु होला है त तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यस आर यस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिनमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी अर्को एसएमएस छ पुनम लामा हेटौँडा सत्रबाट हाई दादा खाना खानु भयो त भन्नुभएको छ मेरो कान्छालाई कान्छालाई भन्नुभएको छ यस नरिसाउनु भनिदिनु ल भन्नुभएको छ पुनमजी हेटौँडा सत्रबाट एसएमएस गर्नुभएको छ खाना कि नढाँटो <laughs> आज अलि फास्टफुडमै चित्त बुझायो पुनम चाहिँ खाना खाइयो भन्दा पनि हुन्छ अब फास्टफुड भइसकेपछि खाना भन्ने बित्तिकै अलिकता के भन्छ यो <laughs> अलिकता हाम्रो नेपाली संस्कृतिमा चाहिँ खाना भन्ने बित्तिकै भात दाल मात्रै सम्झिने अरू संस्कृतिमा चाहिँ अझ अरूलाई पनि खाना भन्ने चलन छ त्यही भएर खाना चाहिँ खाए नै भन्नुपर्छ फास्टफुड खाइए पनि र तपाईँको यसलाई चाहिँ नरिसाउनु भनिदिनु भन्नुभएको रहेछ यसजी यसजी भन्दाखेरि सबै यसजी पढ्नु होला फेरि पुनम जीको यसजी तपाईँ कहाँ हुनुहुन्छ पुनमजीले नरिसाउनु भन्नुभएको छ है त मैले मेरो आवाजमा भनिदिएँ नरिसाउनु होला प्लिज उहाँलाई एसएमएस गरिहाल्नु होला थ्याङ्क यू सो मच पुनमजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस छ जुन र तारा पाउने आशमा बस्छौ तिमी जुन्ड तारा बस्ने आस पाउने आसमा बस्छौ तिमी तर एकपटक मनको नजरले हेर त आकाश नै तिम्रो साथमा हुनेछ भन्नुभएको छ दर्शन दाजु म कल्पना कुसुम माम भए त दाजु हजुरको भन्नुभएको छ अवश्य पनि खाना भइसक्यो कल्पना कुसुमजी जति तपाईँको आवाजमा मिठास छ तपाईँसँग बोल्ने मौका पनि पाएको थिएँ तपाईँको गीत पनि सुन्ने मौका पाएको थिएँ तपाईँको जति आभास छ त्यति धेरै आवाज मिठो छ त्यसै गरी नै तपाईँले शब्दहरू पनि राम्रो छ अवश्य पनि जुन्ड तारा पाउने आशामा बस्छौ तिमी तर एकपटक मनको आ नजरले हेर त आकाश नै तिम्रो साथमा हुनेछ अवश्य पनि थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि साथीहरू तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सरोवर बयानब्बे दशमलव पाँच मेगा हर्चमा कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्ममा तपाईँ पनि आफ्नो मनको कुराहरू तपाईँको आफ्नो मान्छेलाई पुर्याउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आर यस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेलाई लेखेर चार चार दुई दुईमा म्यासेज गर्दै गर्नुहोला होला र तपाईँका सन्देशहरू पनि थुप्रै छन् ती सन्देशहरू र तपाईँका फेसबुकमा प्राप्त भएका कमेन्टहरू पनि म एकैछिनमा राखिहाल्छु अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि हम तेरे बिना अब रह नहीं सकते तेरे बिना क्या वजूद मेरा हम तेरे बिन अब रह नहीं सकते तेरे बिना क्या वजूद मेरा तुझसे जुदा अगर हो जाएंगे तो खुद से ही हो जाएंगे जुदा क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी का दर्द भी मेरी आश की अब तुम गया मेरा वक्त सभी कोई लम्हा मेरा न हो तेरे बिना हर सांस पे नाम तेरा क्योंकि तुम ही हो अब तुम मेरो कि तुम हो यो निकै नै सुन्दर साङ्गीतिक आवाज मैले तपाईँको लागि राखेँ र तपाईँका सन्देशहरू तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ आज तपाईँले मेरो आवाज अलिकता फरक सुनिरहनु भएको होला त्यसको लागि माफी माग्छु एक्लै छु एक्लै हुँदाखेरि अलिकता सबै आफैले मिलाउनु पर्ने अवस्थाहरू आउँछ प्राविधिक पनि आफै कार्यक्रम <laughs> सञ्चालक पनि आफै साथीहरू है एक्लै यो स्टुडियोमा यो अन्धकार रातमा एक्लै हाँसिरहे तापनि कहिलेकाहीँ यस्तो लाग्छ तपाईँ मेरो नजिकै हुनुहुन्छ त्यसैले त म हाँसी हाँसी तपाईँका मनका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने कोसिस गरिरहेको छु र तपाईँ पनि एसएमएस गर्दै गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यमयम र फेरि एउटा खाली ठाउँ छोडेर गरेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिन म्यासेज गर्दै गर्नुहोला अहिले एकैछिनको लागि भने म फेसबुक मार्फत प्राप्त भएका कमेन्टहरूलाई पढ्न चाहन्छु र यतिखेर एउटा मुक्तक छ मुक्तक पठाउनु भएको छ जीवराज बखरेलजीले हाम्रा सहकर्मी साथी हुनुहुन्छ रेडियो निकासमा कार्यरत पनि हुनुहुन्छ र उहाँको गजल चाहिँ मुक्तक चाहिँ सुरु हुन्छ यसरी आहा जीवराज बोखरेलजी लेख्नुहुन्छ फर्सीका मुन्टाहरू बाङ्गिन मन पराउँछन् फर्सीका मुन्टाहरू बाङ्गिन मन पराउँछन् बाँसका मुनाहरू झाङ्गिन मन पराउँछन् फर्सीका मुन्टाहरू बाङ्गिन मन पराउँछन् बाँसका मुनाहरू झाङ्गिन मन पराउँछन् सिउन दिएको कपडा दर्जीले चोर्छ कि के हो सिउन दिएको कपडा दर्जीले चोर्छ कि के हो नेपाली चेलीहरू नाङ्गिन मन पराउँछन् सिउन दिएको कपडा दर्जीले चोर् छकी कि के हो नेपाली चेलीहरू नाङ्गिन मन पराउँछन् यो एकदमै समसामायिक मुक्तक भनौँ र एकदमै राम्रो शब्दहरू राखेर रा, मुक्तक कोर्नु भएको छ जीवराज बखरेलजी थ्याङ्क यू सो मच तपाईँको एसएमएस तपाईँको मुक्तकहरू पढ्न नपाएर तपाईँको गजल पढ्न नपाएर एकदमै न्यास्रो लागेको थियो साँच्चै जीवराजजी ढाँटेको होइन तपाईँले आज पठाउनु भयो खुसी लागेको छ एकदमै र तपाईँका मुक्तकहरू आगामी दिनमा पनि कार्यक्रम मुटुदेखि मुटुसम्मका लागि आइरहन् र प्राप्त गर्न सकौँ तपाईँको यस्तै माया कार्यक्रम मुटुदेखि मुटुसम्मले त्यसै गरी अर्को पनि कमेन्ट पढ्दैछौँ फेसबुकबाट कमेन्ट भन्दा पनि यसलाई म्यासेज नै भनौँ फेसबुकबाट म्यासेज पठाउनु भएको छ र हामीलाई सधैँ म माया गर्नुहुने टाढा रहेर पनि सम्झिरहनुहुने दिलको धनी बुद्ध लामाजीले दक्षिण कोरियादेखि हामीलाई एसएमएस गर्नुभएको छ र उहाँको एसएमएस सुरु हुन्छ यसरी टाढैबाट भए पनि रात्रिकालीन नमस्कार अनि साथमा रेडियो सर्भरसँगै तपाईँलाई मिठो सम्झना पनि है मुटुदेखि मुटुसम्म तिमी यस्तो तार रहेछौ दुई मुटुको मिलनको बन्धनहरू खोज्न यो रातलाई पर्खिरहेको हुन्छु म त्यसैले त आज पनि तिम्रो साथमा साथ हुँदै क्षितिज पारेको मनको कान्छुलाई यो समुद्र पारेको कान्छोको प्रगाड माया याद अनि सम्झनाका बाह बहारहरू बहारहरू प्रहार गर्दै लभ यु सो मच कान्छु भन्न चाहन्छु अनि मेरी लाठीलाई आफ्नो राम्रोसँग केयर गर्नु कामको कान्छुको आउने बाटो हेर्दै बस्नु भन्दै बिदा हुन्छु उही कान्छुको कान्छो दिलको धनी बुद्ध लामा हाल दक्षिण कोरिया बुद्ध लामा दिलको धनी बुद्ध लामाजीको मैले मुटुदेखि मुटुसम्मको लागि प्राप्त एसएमएस पढेँ उहाँको आफ्नो मान्छे उहाँको कान्छु उहाँको लाठी जे भनौँ उहाँको आफ्नो मान्छेको लागि थियो र उहाँले पनि आफ्नो मान्छेसम्म यो सन्देश पुर्याइसक्नु भएको छ अवश्य पनि उहाँको मान्छेले पनि रेडियो सर्भरको यो कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ होला साथीहरू तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्समा कार्यक्रम मुटुदेखि मुटुसम्म अनि मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र तपाईँका सन्देशहरू पढ्ने क्रममा अहिले चाहिँ मैले फेसबुकका कमेन्टहरू पढ्दैछु धेरै कमेन्टहरू छन् तपाईँका एसएमएस पनि आउँदैछन् तपाईँ पनि मोबाइलको म्यासेज बक्समा गएर यच आर यस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ अर्को मुक्तक पढ्न चाहन्छु मुक्तक पठाउनु भएको छ गणेश दुलालजीले हाम्रा सहकर्मी हुनुहुन्छ नियमित हामीलाई मुक्तक पठाउनुहुन्छ रेडियो निकासमा कार्यरत हुनुहुन्छ उहाँ पनि र उहाँले लेख्नुहुन्छ मुक्तक औषधि अनि उपचार बेसरी गरियो औषधि अनि उपचार बेसरी गरियो धामी र झाँक्री अनेक थरी गरियो औषधि अनि उपचार बेसरी गरियो धामी र झाँक्री अनेक थरी गरियो तिम्रो याद मेटाउन सकिँदै सकिएन तिम्रो याद मेटाउन सकिँदै सकिएन याद बोक्ने मुटु पनि सर्जरी गरियो भन्नुभएको छ अवश्य पनि सर्जरी गरे गरे चाहिँ नगर्नु होला गणेशजी सर्जरी गर्दा गर्दै कहिलेकाहीँ मुटुमा अलिकता बढी चोट पर्न सक्छ सोच्नुहोस् त आफ्नो मान्छेले थोरै पीडा दिँदाखेरि त त्यति धेरै दुख्ने मुटु सर्जरी गर्दा गर्दै पाल पऱ्यो भने त <laughs> सकियो भने होइन <laughs> त्यसैले गणेशजी जस आफ्नो मुटुलाई माया गर्नुहोला आफ्नो मान्छेलाई पनि माया गर्नुहोला मुटुलाई मात्र भन्दाखेरि तपाईँले फेरि आफ्नो मान्छेलाई चाहिँ नगर्नु भन्नुहुन्छ यो चन्द्रजी के हो भन्नुहोला आफ्नो मान्छेलाई पनि धेरै माया गर्नुहोस् आफ्नो आमा बुवा आफ्नो आफन्त सबैलाई धेरै माया गर्नुहोस् त्यसै गरी अर्को एसएमएस छ यो पनि कमेन्ट भनौँ यो चाहिँ कमेन्ट छ हाम्रो फेसबुक पेजमा radio server W W dot Facebook dot com slash radio server पेजमा प्राप्त भएको थियो उहाँले चाहिँ पुरानो पोस्टमा कमेन्ट गर्नुभएको रहेछ तर पनि लिइहालेँ मैले नयाँ पोस्टमा आज पनि मैले पोस्ट गरेको छु कमेन्ट गर्न सक्नुहुन्छ साथीहरू फेसबुक युज गर्नुहुन्छ भने उहाँले लेख्नु भएको छ लेख्नु भएको छ अह दर्शन नमस्कार चन्द्र दादा म विकास घलान भैँसे छ किसेडीबाट भन्नुभएको छ विकासजी थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि किसेडी नाउ मलेसियाबाट भन्नुभएको छ टाढा रहेर पनि हामीले सम्झिरहनुहुन्छ मेरो मुटुको टुक्रा छोरा सन्दीपलाई मिठो सम्झना र मेरी सबिना कालीलाई miss you and love you सानो के गर्ने याद आउँछ तिम्रो म क्षितिज म छिट याद आउँछ तिम्रो म छिट्टै आउँछु धेरै कुर्नु पर्दैन सानो अब सोह्र महिना बाँकी छ मेरो सानो love you okay good night चन्द्रब्रो भन्नुभएको छ थ्याङ्क यू सो मच विकासजी तपाईँको यो एसएमएस पढ्न पाएँ तपाईँको यो कमेन्ट पढ्न पाएँ मेरो दाजुभाइ पढ्नुहुँदो रहेछ विकासजी विकास घलानु हुँदो रहेछ तपाईँ पनि र सबिनाजीले सधैँ तपाईँलाई सम्झेर मैले भनिदिएँ है तपाईँले यो W W W dot Saugat Anuragi dot blogspot dot कममा पनि यो कार्यक्रमलाई सुन्नुहोला तपाईँ विदेशमा रहनु भए पनि र मैले विकासजीलाई भनिदिएँ सबिनाजीले पनि तपाईँलाई धेरै सम्झेर एसएमएस गर्नुहुन्थ्यो म चाहिँ कन्फ्युज भइरहेको थिएँ सबिनाजीको यति धेरै गर्नुहुन्छ विदेशमा को हुनुहुँदो रहेछ भनेर जे होस् तपाईँ हुनुहुँदो रहेछ विकासजी खुसी लाग्यो आज तपाईँलाई चिन्ने मौका पनि पाएँ र तपाईँको माया तपाईँको आफ्नो मान्छेको माया पनि सदैव यस्तै रहोस् थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अब भने कमेन्टहरू एकैछिनमा पढ्छु है म कमेन्टभन्दा अगाडि तपाईँको एउटा फेरि एसएमएसहरू लिइहाल्छु फेरि साथीहरूको एसएमएस पढ्न पाएन भने चाहिँ अलिकति तपाईँले फेरि यो चन्द्रजीले गर्नु गरे <laughs> अब एसएमएस पढ्दै नपर्ने खालि कमेन्ट मात्र पढिदिने भन्नुभयो भने मलाई त अलिकति रुन मन लाग्छ फेरि किन भन्दा तपाईँले माया गर्ने मान्छेले नै गाली गर्नु भएपछि त रुनु पऱ्यो नि होइन <laughs> त्यसै गरी तपाईँको अर्को एसएमएस लिन चाहन्छु it's me KG from Hetauda पाँचबाट माई स्पेसल फ्रेन्ड समुद्र पारी रहनुहुने राजलाई love you and miss you भन्न चाहन्छु ओके भाइ भन्नुभएको छ हेटौँडा पाँचबाट गर्नुभएको छ केजिजीले केजिजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र तपाईँको आफ्नो मान्छे समुद्र पारी हुनुहुन्छ उहाँसम्म यो सन्देश तपाईँको अन्तर मनको मुटुको धडकनबाट पुगिसकेको छ र मेरो आवाजले पनि कुनै दिन पुरा हुनेछ उहाँले यो कार्यक्रम अनलाइनमा सुन्नुभयो भने थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ गल्ती गऱ्यौ मेरो सामु रोएर पो के गर्छौ गल्ती गऱ्यौ मेरो सामु रोएर पो के गर्छौ दाग त्यो कलङ्कको धोएर पोके गर्छौ भन्नुभएको छ त्योभन्दा उता चाहिँ पुरा एसएमएस प्राप्त भएको छैन सरी साथी नेपालीमा लेख्नु भएको थियो एकदमै थोरै मात्र एसएमएस आयो तपाईँको नाम पनि पढ्न पाएन दुःख लाग्यो जे होस् साथीले सुनिरहनु भएको छ थ्याङ्क यू सो मच साथी तपाईँलाई हृदयदेखि नै है मैले हृदयदेखि थ्याङ्क यू भनेको छु तपाईँको नाम थाहा नभए पनि त्यसै गरी अर्को एसएमएस छ हाई दादा मि उनको उनको रोमियो हेटौँडा दसबाट म मेरो बेबीलाई एकदम मिस गर्छु तर आजकल के भएको मलाई त तनावमा म त तनावमा छु but I love you and miss you so much भन्नुभएको छ अवश्य पनि उहाँको आफ्नो मान्छेलाई मिस यु सो मच भनिरहनु भएको छ र आफ्नो मान्छेले पनि सुनिरहनु भएको होला ल है साथी तपाईँको हुनुहुन्छ उनको रोमियो भन्नुभएको छ र रोमियोजीलाई थ्याङ्क यू सो मच यो एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस छ अह एसएमएस लेख्नुहुन्छ गोगन पानीबाट सपना घलानजीले उहाँले लेख्नुहुन्छ उहाँले लेख्नु भएको छ रोजे त रोज्ने नै हो थामको भए पनि रोज्ने त रोज्ने नै हो थामको भए पनि उपहार त उपहार नै हो मूल्य कमको भए पनि होइन त दाइ भन्नुभएको छ अवश्य पनि उपहार भने उपहार नै हो है सपनाजी मेरो प्यारो मनभित्रको मान्छेलाई भन्नुभएको छ सम्झनु होला त्योभन्दा पुरा एसएमएस चाहिँ आएन सरी है सपनाजी दुःख लाग्छ कहिलेकाहीँ तपाईँले यति दुःख गरेर तपाईँहरूले एसएमएस पठाइरहनु भएको हुन्छ पुरा आउँदैन के गर्ने प्रविधिसँग रिसाएर पनि नहुने मान्छेसँग भए त बरु अलिअलि रिसाउनुहुन्थ्यो अझ आफ्नो मान्छेसँग भए त अलिअलि रिसाएर सहानुभूति पनि पाउनुहुन्थ्यो अलिकति रिसाइदियो भने अझ बढी माया गर्नुहुन्छ अरे कि आफ्नो मान्छेहरूले तपाईँलाई चाहिँ के लाग्छ मलाई चाहिँ त्यस्तै त्यस्तै लाग्छ कहिलेकाहीँ थोरै रिसायो भने अझ बढी माया चाहिँ देख्न पाइन्छ मलाई चाहिँ त्यस्तै लाग्छ र थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि तपाईँको अर्को पनि एसएमएस छ अह लेख्नु भएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ हेलिमाजी हेलिमाजीले पठाउनु भएको छ hello bro it's me Helima मेरो म्यासेज माई प्ले फ्रेन्ड तारालाई तारा प्लिज नरिसाउनु पाँच मन्थमा तिम्रो रिस <laughs> सिद्धिएन please Tara I am really sorry miss you alert भन्नुभएको छ ताराजी पाँच महिना भइसकेछ यति धेरै नरिसाउनुहोस् न ल तपाईँको आफ्नो मान्छेले सम्झिरहनु भएको छ हेलिमाजी मैले नाम गलत उच्चारण गरेको भए सरी है तपाईँले एचइएलआइएमए e हेलिमा लेख्नु भएको छ मैले हेलिमा र मैले गलत उच्चारण गरेको भए त्यसको लागि म सरी माग्छु है त्यसै गरी अर्को एसएमएस छ स्वस्ति तामाङजीले पठाउनु भएको छ स्वस्ति तामाङ फ्रम लालझाडी भन्नुभएको छ लालझाडी मा रेडियो सर्भर कस्तो सुनिन्छ स्वस्तिजी खुसी लाग्यो आज तपाईँको एसएमएस पढ्न पाएँ हाई दादा मेरो मनको मायालाई आई लभ यु भनिदिनु ल दादा एन्ड मिस यु पनि है भन्नुभएको छ अवश्य पनि स्वस्तिजीको आफ्नो मान्छे कहाँ हुनुहुन्छ उहाँले स्वस्तिजीले आई लभ यु भन्दै हुनुहुन्छ है अब मैले अलिक भन्न नमिल्ने भयो जे होस् उहाँको शब्दमा मैले भनिदिएँ उहाँले आई लभ यु भनिरहनु भएको छ तपाईँलाई थ्याङ्क यू सो मच स्वस्तिजी तपाईँको यो सन्देशको लागि त्यसै गरी अर्को एसएमएस छ साथीले एलओभी लभ भनेर पनि पठाउनु भएको रहेछ साथीहरू तपाईँले लभ एसएमएसको लागि एलओभी लभ लेखेर पठाउँदाखेरि चाहिँ चार चार दुई दुईमा होइन नोट गर्नुहोला चार तिन चार तिनमा पठाउनु होला यो चाहिँ फेरि कार्यक्रम मुटुदेखि मुटुसम्मको चाहिँ होइन है तपाईँ एसएमएस लभ एसएमएसहरू तपाईँको रेडियोमा तपाईँको मोबाइलको सेटमा पाउन चाहनुहुन्छ भने चाहिँ त्यो तरिका छ तपाईँले सुनिर आउँदै आउँदै गर्नुभएको पनि छ त्यसै गरी अर्को एसएमएस छ लेख्नुहुन्छ हेलो दादा के छ खबर शर्मिला थिङ मुस्कान बसमाडी बिछोडमा रुने नगर्नु बिछोड त परिस्थितिले गर्छ बिछोडमा रुने नगर्नु बिछोड त परिस्थितिले परिस्थितिले गर्छ ओहो उहाँको एसएमएस पढ्दै थिएँ अलिकति तल सरिहाल्यो है जे <laughs> होस् म पढ्दैछु उहाँको लेख्नु भएको छ बिछोडमा रुने नगर्नु बिछोड त परिस्थितिले गर्छ मिलनमा रमाउने नगर्नु मिलन त कर्म भने है त्यस पछाडि पुरा एसएमएस उहाँको प्राप्त भएको छैन थ्याङ्क यू सो मच साथी तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ अह लेख्नु भएको छ हाई चन्द्र दाई it's me Laxmi Ghalan from Hetauda चौबिस सन्देश भन्नुपर्दा all friend and happy Holi भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच लक्ष्मीजी बहिनी हुनुहुँदो रहेछ मेरो लक्ष्मी बहिनी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र हाम्रो तर्फबाट पनि तपाईँलाई ह्याप्पी होली है अग्रिम रूपमा त्यसै गरी अर्को एसएमएस छ रविना मुक्तान दादा जिन्दगीमा जिन्दगीमा माया हिँड्दा हिँड्दै पाउँछ त दोबाटोमा छुटिन्छ फेरि कोही आएर जिन्दगीलाई हँसाइदिन्छ विक्रमलाई मिसिङ यु लभ यु भन्नुभएको छ मिस यु लभ यु भन्नुभएको छ विक्रमजीलाई विक्रमजी कार्यक्रम सुन्दै हुनुहुन्छ भने रविनाजीले सम्झिरहनु भएको छ थ्याङ्क यू सो मच रविनाजी तपाईँको यो एसएमएसको लागि अवश्य पनि हो जिन्दगीमा माया आउँछ छुटिन्छ फेरि जिन्दगीको एउटा आशा एउटा परिभाषा बद्लिन्छ एउटा आशा मर्छ अर्को आशा फेरि जन्मिन्छ यस्तै हो जिन्दगी मान्छेको है त्यसै गरी अर्को एसएमएस छ नमस्कार दादा मि मिना लामा आम्बन्ज्याङबाट दुःखै दुःखको जीवन सुख भन्ने थाहा छैन जल्छ मुटु तडपिन्छ मन आफ्नो भन्ने कोही छैन आधी तुफान जस्तै भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन सरी है साथी तपाईँको पुरा एसएमएस प्राप्त भएन मिनाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस छ हाई के छ पूजा मेरो फोन बिग्रेर मैले कल नगरेको I miss you I love you अब त फोन उठाऊ फ्रम चौकी टोलबाट सञ्जय के यादव सञ्जय कुमार यादवलाई सायद सञ्जय के यादव लेख्नु भएको छ my friend message MS Yadav Puja सान लेख्नु भएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच साथै तपाईँको एसएमएसको लागि तपाईँको आफ्नो मान्छेसम्म यो सन्देश पुगिसकेको छ म आशा गर्छु त्यसै गरी अर्को पनि एस एसएमएस छ लेख्नुहुन्छ आकाशमा उड्ने चरीलाई के थाहा समुद्रको घरे गहिराई कति हुन्छ भनेर मायालाई खेलाउन ठान्ने निष्ठुरीलाई के थाहा आँसुको मूल्य कति हुन्छ भनेर मि अस्मी भन्नुभएको छ अस्मीजी थ्याङ्क यू सो मच तपाईँको यति राम्रो सायरीको लागि त्यसै गरी अर्को पनि एसएमएस छ एसएमएसहरू थुप्रै छ के गर्ने एकैछिन भए जस्तो लाग्छ नौ बजेर एकाउन्न मिनट गइसकेको छ के गर्ने साथी तपाईँ कमेन्टहरू पनि छ म एसएमएस सघाइहाल्छु आकाशमा उड्ने चरीलाई के थाहा यो मैले पढिसकेँ साथी अस्मिजीको त्यसै गरी अर्को एसएमएस छ चन्द्रजी ह्याप्पी होली है आज म मेरी कालीलाई होलीमा घुम्न जान सकिनँ सरी काली एन्ड एफएममा ध्रुव रेग्मी अभागी मान्छे हेट अह एफएममा भन्नुभएको छ ध्रुव रेग्मी अभागी मान्छे हेटौँडा एक भन्नुभएको छ ध्रुवजी थ्याङ्क यू सो मच तपाईँको एसएमएस पढ्न पाएँ खुसी लाग्यो र तपाईँलाई पनि ह्याप्पी होली है मेरो तर्फबाट त्यसै गरी अर्को एसएमएस छ आर्यन लामा सानो पोखरा पाँचबाट माया गर्छु भन्नेले नै मुटुमा तिर हान्यो आज माया गर्छु भन्नेले नै मुटुमा तिर हान्यो आज जुनी जुनी तिम्रै हो भन्थ्यो पराईलाई छान्यो आज मुटुको धड्कन कविना लामा भन्नुभएको छ कविनाजी थ्याङ्क यू सो मच यति राम्रो मुक्तकसहित पठाउनु भएको छ मुक्तकमा मात्र हो कि तपाईँको मनकै कुरा हो मैले बुझ्न चाहिँ अलिकति सकिनँ जे होस् यति धेरै दुःखी चाहिँ नहुनु होला है त त्यसै गरी अर्को समय छ दुख्ने मन किन रुवाई गयौ तिमी दुख्ने मन किन रुवाई गयौ तिमी जोडेको नाता छोडी हिँड्यौ तिमी हेलो दादा के छ हो ह्याप्पी होली है युआरएन मगर गढी तिनबाट भन्नुभएको छ थ्याङ्क यू सो मच युआरएनजी तपाईँको फेसबुकमा पनि कमेन्ट आएको छ मैले पढ्न पाएको छैन सरी है अहिले एकैछिनमा पढिहाल्छु कति समय रहन्छ थ्याङ्क यू सो मच युआरएनजी अर्को एसएमएस छ जता हेर्छु तिम्रै याद आउँछ किन सानो यो मनले तिम्रै गीत गाउँछ किन सानो भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन साथीको नाम पनि पत्ता लगाउन सकिनँ सरी है साथी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ एन्ड तामाङ यन्डी तामाङ हेटौँडा सत्रबाट भन्नुभएको छ यन्डी लेख्नु भएको छ उहाँको पुरा नाम चाहिँ नरेन्द्र हुन पनि सक्छ या अरू केही हुनसक्ला सरी है साथी तपाईँको यन्डी मात्रै लेख्नु भएको छ मैले यन्डी नै पढेँ यन्डी तामाङजी हेटौँडा सत्रबाट जब यी दिनहरू सूर्यको किरणसँगै ढल्किँदै जान्छ तब आउने यो रातमा धेरै सपनाहरू बढ्दै आज फेरि कसैको लागि भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन सरी है साथी तपाईँको पुरा एसएमएस पढ्न पाएन थ्याङ्क यू सो मच एनडिजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस लेख्नुहुन्छ हेलो चन्द्र दाई हाउ आर यु भन्नुभएको छ सन्चै छु लामा एम सरिता लामा फ्रम हेटौँडा एघार थाना भर्याङबाट भन्नुभएको छ सरिताजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि सम्झनु भएको छ खुसी लाग्यो सम्झँदै गर्नुहोला त्यसै गरी अर्को पनि एसएमएस छ नमस्कार दादा मि मिना लामा आम भन्ज्याङबाट दुःखै दुःखको जीवन सुख भन्ने थाहा छैन जल्छ मुटु तडपिन्छ मन आफ्नो भन्ने कोही छैन आदि तुफान जस्तै भन्नुभएको छ फेरि तपाईँको यति नै एसएमएस आयो मिनाजी सरी तपाईँको एसएमएस पुरा पढ्न पाएन थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को छ आइएम ध्रुव रेग्मी अभागी मान्छे आज म अल फ्रेन्डहरूलाई ह्याप्पी होली भन्न चाहन्छु र रेडियो सर्भर टिमलाई पनि भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र तपाईँको एसएमएसहरू आउने क्रममा नै छन् र सकेसम्म पढ्छु अरू पनि अह र अर्को तपाईँका कमेन्टहरूलाई चाहिँ म जोड्न चाहन्छु तपाईँको कमेन्टहरू पढ्न पाएन भने चाहिँ अलिकता दुःख पनि लाग्छ मलाई दुःख होइन घोर दुःख लाग्छ है बढी नै दुःख लाग्छ जे होस् त्यसैले तपाईँको कमेन्टहरू पनि म पढ्दैछु तपाईँ चाहिँ एसएमएस गर्दै गर्नुहोला है साथै एसएमएस गर्नको लागि चाहिँ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्दै गर्नुहोला अबको क्रममा एउटा सन्देश छ अलि लामो फेसबुक सन्देश सन्देश र यो सन्देश पठाउनु भएको हो लभली कान्छु लजाल मायाको सङ्गम मनिषा बल्जेले र उहाँको सन्देश सुरु हुन्छ यसरी फर्स्ट अफ अल त radio server thank you very much and Chandra दाई लासो अनि फ्याफुल्ला भन्नुभएको छ लासो फ्याफुल्ला इट्स मी लजालु मायाको सङ्गम मनिषा बल फ्रम हेटौँडा दाई मेरो मान्छेलाई मिठो सम्झना स्वरूप दुई चार शब्द लेखी पठाएको छु पढ्नु ल दाई भन्नुभएको छ अवश्य पनि तपाईँको सन्देश पढिरहेको छु मनिषाजी जहाँ जाउँ म जता जाउँ जहाँ जाउँ म जता जाउँ उनकै यादले सताए जस्तो जस्तो लाग्छ जता जाउँ म जहाँ जाउँ उनकै यादले सताए जस्तो लाग्छ पानीमा रुच्दै एक्लै सोच्थेमा कता कता खुसी उमङ्ग छाए जस्तो लाग्छ सपनीमा पनि झसङ्ग भ्युजन्छु म उनको स्वरमा मेरै निम्ति मिठा मिठा गीत गाए जस्तो लाग्छ सधैँभरि मन मनै सोध्छु म अह सधैँभरि मन मनै सोध्छु म संसारकै खुसी मलाई पाए जस्तो लाग्छ specially I love you and lovely कान्छु लजालु मायाको सङ्गम मनिषा बल आहा उहाँले यति लेख्नु भएको छ थ्याङ्क यू सो मच मनिषाजी तपाईँको यो सन्देशको लागि अवश्य पनि तपाईँको आफ्नो मान्छेले पनि यो सन्देश पाउनुहुनेछ तपाईँको मुटुको कुराहरू उहाँसम्म पुग्नेछ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि तपाईँको यस्तै सन्देशहरू सदैव पाइरहँ मनिषाजी माया नमार्नुहोला कहिलेकाहीँ छुट्नुहुन्छ तपाईँ सदैव सम्झनुहुन्न ल है अलिकता सम्झिदिनु होला तपाईँले सदैव हामीसँग समय एकदमै कम छ तर तपाईँका धेरै कमेन्टहरू बाँकी छन् अह लेख्नु भएको छ लेख्नुहुन्छ सम्झना लामाजीले हाई दादा म हेटौँडा दुईबाट सम्झना लामा तिमी बिना एक्लै हुने रहेछु म त एकान्तमा तिमी बिना एक्लै हुने रहेछु म त एकान्तमा टोलाएर रुने रहेछु म त तिमी बिना एक्लै हुने रहेछु म त एकान्तमा टोलाएर रुने रहेछु म त स्मृतिका यादहरू धेरै हुँदा आज तस्विर थियो आहा तस्विर थियो चिनो त्यही छुने रहेछु म त भन्नुभएको छ एकदमै राम्रो मुक्तक थ्याङ्क यू सो मच सम्झनाजी मुक्तक पनि लेख्नु हुँदो रहेछ खुसी लाग्यो तपाईँको यो मुक्तक पढेर र तपाईँका यस्तै मुक्तकहरू आगामी दिनमा पनि पढ्न पाऊँ साथै यही आशा गर्छु त्यसै गरी अर्को कमेन्ट छ अघि नै मैले भनेको थिएँ युआरएन मगरजीले लेख्नु भएको छ सधैँ साथ दिन्छु भने तिमी पराए सम्झी हिँड्यौ सधैँ साथ दिन्छु भने तिमी पराई सम्झी हिँड्यौ फेरि माया त चोखो हुन्छ भने तिमी त रुवाई रुवाई गयो अह हाई दादा के छ हो खबर भन्नुभएको छ सन्चै छु आइएम युआरएन मगर गणितिनबाट सबै साथीहरूलाई ह्याप्पी होली भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच युआरएनजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को पनि कमेन्ट छ अर्को कमेन्ट लेख्नुहुन्छ लेख्नुहुन्छ नाम चाहिँ के लेख्नुभयो उहाँले छुच्ची सुबद सुभद्राजीले सुभद्राजीले सम्झनु भएर चाहिँ सुभद्राजीले छुच्ची नै भन्नु है मलाई भन्नुहुन्थ्यो अस्ति <laughs> छुच्ची केटी म लेख्नु भएको छ सुभद्राजीले आशै आशमा डुबाइ गयो पर्यो आज जिउँदो अह पार्यो आज जिउँदो लास आशै आशमा डुबाइ गयो पार्यो आज जिउँदो लास सब कुरा लिइगयो किन छोड्यो सास भन्नुभएको छ पन्ध्र दिनको जुनले पनि जाने बेला सङ्केत गर्छ पन्ध्र दिनको जुनले पनि जाने बेला सङ्केत गर्छ तिम्रो कारण मुटु आज पटक पटक जलिने गर्छ भन्नुभएको छ अवश्य पनि थ्याङ्क यू सो मच छुच्ची <laughs> सुभद्राजी उहाँले लेख्नु भएको छ हाई दादा के छ हालखबर भन भन्नुभएको छ सन्चै छु एन्ड मी छुच्ची सुभद्रा फ्रम हर्नमाडीबाट एन्ड मिसिङ अलर्ट सर्भर युनिटलाई एन्ड सर्भर अल युनिटलाई ह्याप्पी होली भन्नुभएको छ थ्याङ्क यू सो मच हामी पनि तपाईँलाई सम्झिरहेछौँ र ह्याप्पी होली तपाईँलाई पनि हाम्रो तर्फबाट र सम्झनाजीले अर्को पनि कमेन्ट गर्नुभएको रहेछ यहाँ कसको विश्वासमा मा बाँच्नु सबै पशु भएपछि म हेटौँडाबाट सम्झना भन्नुभएको छ धेरै के गर्ने यो विश्वास भन्ने शब्द नै यस्तै छ सम्झनाजी अब कसलाई विश्वास गर्नुहोस् भन्ने म पनि कन्फ्युज हुन्छु है विश्वास भन्ने कुरामा चाहिँ जे होस् यो अब गरेर गर्न नसकिने भनेर भन्न नसकिने होइन विश्वास तत्कालै पनि गर्न नसकिने हामीलाई नौ बजेर उनासाठी मिनट गइसकेको छ तपाईँका केही एसएमएसहरू छन् एसएमएस पढाएर सक्काइहाल्छु र बिदा माग्छु साथीहरू तपाईँको कमेन्ट अब लिन पाउँदिनँ म सरी भन्न चाहन्छु अर्को एसएमएस छ साँचो प्रेम पैसामा बिग्छ कहिले नसोच्नु झुटो माया जीवन्त टिक्छ कहाँ भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच साथी तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ माइ नेम सुन्दर तामाङ लामा टिजी लेख्नु भएको छ अभागी अभागी हेनपा सत्र चुर्यामायाबाट मेरो माया सबैलाई मेरो मायालु सबैलाई miss and love and my our फ्रेन्डलाई ह्याप्पी होली भन्न चाहन्छु छ थ्याङ्क यू सो मच सुन्दरजी तपाईँको आफ्नो मान्छे पनि सुनिरहनु भयो होला कार्यक्रम मुटुदेखि मुटुसम्म उहाँले पनि तपाईँलाई आई लभ यु भन्दै हुनुहुन्छ होला त्यसै गरी अर्को एसएमएस छ सबैको मिस यु र हाई मेरो त कसैसँग पनि भएन हो दाइ के गर्ने होला युआरएन मगर भन्नुभएको छ थ्याङ्क सो मच युआरएनजी हुन्छ अवश्य पनि धेरै दिनुहोस् है त युआरएनजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र थ्याङ्क यू सो मच सम्पूर्ण कमेन्ट गर्नुहुने साथीहरू र तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुनेर साथ दिनुभयो र यतिन्जेलसम्म uh, तपाईँले यति धेरै माया गरेर सन्देशहरू पठाइदिनु भयो त्यसको लागि पनि थ्याङ्क यू सो मच र आजलाई भने कार्यक्रम मुटुदेखि मुटुसम्मको यो बसाइबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुट्टिन अनुमति चाहन्छु हवस् त नमस्ते शुभरात्री